सुन दिदी बहिनी सुन दाजु भाइ खेर जान नदिउ है आफ्नो भोटलाई आफ्नो विवेक प्रयोग गरी सही उम्मेदवार छनौ भविष्य छ हातमा यो कुरालाई भ्रष्टाचार र अपराधमा दोषी ठहरेछन् कि पैसा दिन्छु भनी हाम्रो भोट मागेका हुन् कि विवेकको प्रयोग गरेर भोट दियो सही उम्मेदवार नेता छानेर मतदान तपाईँको नैसर्गिक अधिकार हो तसर्थ यसको सदुपयोग गरौँ आफ्नो मत कतै भ्रष्टाचार र अपराधिक कार्यमा संलग्न व्यक्ति छान्नका निम्ति प्रयुक्त हुँदै छैन एकपल्ट अवश्य सोचौँ सार्वजनिक हितका निम्ति स्कोप नेपालद्वारा जारी सन्देश